चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय हार्दिक स्वागत छ प्रोग्राम जस्ट इन्जोय लिएर आज पनि हामी तपाईँहरूलाई भेट्नको लागि आइसकेका छौँ यति बेला टेक्निकली रूपमा रहेर असिस्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर विष्णुले अनि तपाईँको साथमा अनियरमा आज पनि हामी दुईजना छौँ सूर्य अनि म तपाईँको साथमा जस्ट फर इन्जोयको आजको यो रमाइलो एपिसोड लिएर उपस्थित भइसकेका छौँ र तपाईँले जस्ट फर इन्जोयलाई एभ्रिडे सुन्दै आउनु भएको छ इलेभेन टु टुवेल्भ पिएमसम्म र प्रोग्राममा रहेर हामी तपाईँलाई जस्ट इन्टरटेन गराउने कोसिस गर्छौँ र आउन चाहनुहुन्छ भनेदेखि तपाईँ आउने दुईवटा बाटो पनि हामीले खुल्ला गरिराखेका छौँ आउनुहोला र जस्ट र इन्जोयमा विशेष गरी हामी तपाईँलाई मात्र इन्जोय गराउने कोसिस गर्छौँ र कुनै एउटा रमाइलो खालको टपिक्समा चाहिँ तपाईँसँग कुराकानी गर्ने कोसिस गर्छौँ सूर्य पनि मसँग छैन आज सूर्य अलिकति रिसा हो कि जस्तो लागिरहेको छ अनि त्यस्तो होइन प्रतीक्षा अलिकति चाहिँ ढिला भयो होइन खाना खाँदै थिएँ त्यसैले पनि र साथीहरूसँग इन्टरटेनमेन्ट गर्नको लागि हामी चाहिँ प्रेजेन्ट भइसकेका छौँ र आज पनि टपिक्समा हामी कुराकानी गर्ने नै छौँ र साथीहरू आउन सक्नुहुनेछ टेलिफोन लाइन चाहिँ ओपन छ zero five six five six three three three two and zero five six five six three three three थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ र आजको टपिक्स के छ प्रतीक्षा स्पेसल्ली आजको टपिक के छ भन्दाखेरि अहिले भनिहाल्न भन्दा पनि एउटा गीत सुनेपछि भनौँ कि जस्तो लाग्यो मलाई त होइन एउटा ठिकै छ विष्णु अहिले गीत बचाउँदै हुनुहोस् त्यस पछाडि चाहिँ हामी आज के बारेमा कुन कुराको चाहिँ के बारेमा टपिक्स के छ भनेर तपाईँलाई पक्कै पनि अहिले त्यसलाई ब्याकग्राउन्डमा प्लेयर भइसकेको छ प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै र यो म्युजिक तपाईँ सुन्दै गर्नुहोस् हामी आउँछौँ म्युजिकल ब्रेक पछाडि ओके तेरी नफरत भी पता नहीं थी तपाईँको लागि यो म्युजिक फोर प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै राखिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै तपाईँ हुनुहुन्छ सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर one of the best and one of the rocking radio station of your town and also station of your choice this is radio Arpan one of point five megahertz र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ राइट आजको यस एपिसोडमा छौँ ग्रेट टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल नेपालपाटबाट मिस्टर विष्णुको र प्रोग्राममा हामी छौँ प्रतीक्षा र सूर्य पनि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ र तपाईँलाई के लाग्छ स्पेसली आज तपाईँलाई चाहिँ हामी एउटा केही प्रश्न गर्दैछौँ तपाईँले आफ्नो विचार राख्न सक्नुहुनेछ र हामी सोध्न चाहन्छौँ तपाईँलाई कुन विवाह सफल हुन्छ त माघी विवाह अथवा प्रेम विवाह <laughs> जो छ माघी भागी होइन भागी विवाह भन्छ होइन लभ गरेर भगायो भन्छ होइन अब भन्नुपर्दाखेरि अझ धेरै बोलीचालीको भाषामा त इङ्ग्लिस ओडे अहिले बढी युज भइरहेको हुन्छ लभ म्यारिज अथवा एरेन्ज म्यारिज तपाईँलाई कुन चाहिँ विवाह यो चाहिँ सफल हुन्छ जस्तो लाग्छ तिमीलाई कस्तो विवाह सफल होला जस्तो लाग्छ त्योभन्दा पहिला म सूर्यलाई नै सोध्छु तिमीलाई चाहिँ कुन विवाह मलाई त प्रेम विवाह नै हो जस्तो लाग्छ है किन त धेरै हामी एउटा यो माया प्रतिमा बन्धनमा बाँधिसके पछाडि होइन एक आपसमा राम्रोसँग बुझिरह हुन्छ कि त्यो मान्छेले होइन एकअर्काको सबै व्यवहारदेखि लिएर सबै बानी बिहोरा सबै कुराहरू चाहिँ बुझिसकेका हुन्छ र पछाडि भविष्यको लागि पनि सजिलो हुन्छ कि जस्तो लाग्छ मेरो विचारमा चाहिँ त्यसैले चाहिँ प्रेम पनि तर अब सबै माघी विवाह सफल हुन्छन् भन्ने पनि छैन होला है तर मावि माघी विवाहमा चाहिँ अनिवार्य धोका हुन्छ किनकि ती दुई जोडी विषय एकले अर्कोलाई बुझेको हुँदैन क्या यो पनि तिमी अलिकति बुझ्नुपर्छ है त्यसो भए माघी विवाह गर्ने सबै साथीहरूले धोका खानुहुन्छ अब विवाह जस्तो यो इम्पोर्टेन्ट कुरामा एउटा ताकि केटाले अथवा केटीको मन र केटा केटीले केटाको मनका कुराहरू बुझ्न चाहिँ अति जरुरी हुन्छ त्यसैले पनि माघी विवाहमा यो सब भएको हुँदैन र एउटा माघी विवाहमा चाहिँ सधैँभरि यो प्रायः जसो हामी देख्न पाउँछौँ धोका भइरहेको हुन्छ तर प्रेम विवाहमा चाहिँ खासै नभएको चाहिँ हामी त्यस्तो लाग्छ मेरो विचारमा चाहिँ सूर्यले सूर्यलाई मैले खण्डन गरेँ पनि मलाई चाहिँ प्रेम विवाह नै सफल हुन्छ जस्तो लाग्छ मलाई पनि होइन त्यसो त माघी विवाह पनि असफल हुन्छ भन्न खोजे खोजेको चाहिँ होइन तर अलिकति धोका चाहिँ हुन्छ है माघी विवाहमा चाहिँ त्योभन्दा पनि अब हामीले जुन व्यक्तिसँग जोसँग अब मागेर विवाह गरिसके पछाडि चाहिँ उसको आनी बानी उसको पारिवारिक पृष्ठभूमि अथवा उसको पहिलाको त्यो ऊ कस्तो थियो के थियो भन्ने कुरा केही पनि थाहा हुँदैन एकैचोटि एकचोटि बिहे गरिसके पछाडि गएपछि उसका राम्रो पक्ष पनि थाहा हुन्छ नराम्रो पक्ष पनि थाहा हुन्छ तैपनि सहर्ष स्वीकार त गर्नु पर्यो नि बिहे गरिसके पछाडि छ धेरै चाहिँ नेपालमा चाहिँ प्राय प्रेम विवाह नै रुचाउँछन् होइन भारतीय जनताहरू चाहिँ एकदमै जिउ माघी विवाह पनि सफल हुन्छ तर पछाडिको भविष्य चाहिँ बुझेको हुँदैन जस्तो लाग्छ ताकि एउटा प्रेम विवाहमा चाहिँ पछाडिको भविष्य पनि सफल हुन्छ किनभने त्यहाँनिर सबै एक अर्कामा एकदम विश्वास हुन्छ अनि एक अर्कालाई चाहिँ बुझेका हुन्छ सबभन्दा ठुलो कुरा भनेको बुझ्नुपर्छ होइन तर विवाहका पनि धेरै प्रकार हुन्छन् होइन थुप्रै प्रकारका बिहे हुने गरेका छन् त्यसो त फेरि माघी विवाह पनि एउटा एकदमै राम्रो जोडी भएर पनि धेरैजना त्यस्तो जोडीहरू पनि हुनुहुन्छ हुन त जे जोस् विवाहका चाहिँ तिमीलाई कति थाहा छ होइन जोस् एउटा शास्त्रीय रूपमा चाहिँ आठ प्रकारका विवाह विवाहहरू चाहिँ बढी छन् त्यसैले पनि अब धेरै कुराकानी हुन सक्छन् होइन ब्रह्म विवाह दैव विवाह के के के के के के होइन आर्य विवाह त्यसै गरी राक्ष यी परम्परागत चाहिँ विवाहलाई नेपाली समाजले माघी विवाह भागी विवाह चोरी विवाह जारी विवाह प्रेम विवाह आदि नाम दिएको गरेको पाइन्छ होइन प्रतीक्षा त्यसैले पनि एउटा परम्परागत रूपमा चाहिँ माघी विवाहको सर्वव्यापकता थियो पहिला र कतिपय जात जातिहरूमा चाहिँ चोरी विवाह र माघे विवाह पनि प्रचलित थियो जाति अनुसार विवाहको तरिका पनि फरक हुने रहेछ होइन चोरी विवाह भन्ने बित्तिकै हामीले बुझ्दा त अलिकति नराम्रो जस्तो <laughs> एकदमै र पछिल्लो समयमा भने हाल सबै शिक्षित समाजमा प्रेम विवाह फर्स्ट आउँदै गएको छ र एउटा एक प्रकारले यो मान्ने पनि भइसकेको छ जारी विवाहको प्रचलन हराउँदै गइरहेको छ गाउँघरमा दुई चारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई चाहिँ कुम्ले विवाह र चाहिँ निकै ठुलो तयारी गरी बाजा र जन्ती लिएर चाहिँ होइन त्यसलाई चाहिँ के भन्छ बर्याद हो कि के अरे के भन्छ होइन यस्तै बरियाती विवाह भन्ने चाहिँ चलन छ फेरि साथीहरू तपाईँलाई के लाग्छ कस्तो लाग्छ आफ्नो विचार पनि सफल हुन्छ जस्तो लाग्छ होइन सूर्यलाई पनि प्रेम विवाह सफल हुन्छ भन्ने लाग्दो रहेछ मलाई पनि त्यस्तै लाग्छ तर असफलै हुन्छ भनेर माघी विवाहलाई भन्न खोजेको चाहिँ होइन तर हामीलाई चाहिँ त्यस्तो लाग्छ तर यो चाहिँ गाउँघरमा प्रचलन के छ भने होइन प्रचलन क्या माघी विवाह गऱ्यो भने धेरै खर्च हुने हुन्छ भन्ने चाहिँ त्यो प्रचलन अथवा यसरी प्रेम विवाह गऱ्यो भने ल पैसै जोगियो होला खर्चै जोगियो भन्ने परम्परा पनि <laughs> बसिसकेको अब माघी विवाहमा चाहिँ धेरै कुरा हुन्छ नि विवाहको लागि यदि पैसा खर्च भयो गर गहनामा अनि कपडामा होइन विवाहको रित पुरा गर्न सबै एउटा विवाहको खर्च चाहिँ यति भयो उति भयो भन्ने यी खालका अनेक गुनासाहरू हामी चाहिँ सुन्न पाउँछौँ त्यसैले एउटा प्रेम विवाह नै सफल हुन्छ जस्तो लाग्छ तपाईँ आउँदै गर्नुहोला एचओडीको टेलिफोन नम्बर खुल्ला छ zero five six five six three three three two and zero five six five six three three three थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ राइट यति बेला अर्को एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेआउट गर्दै आउनुहुन्छ विष्णुजीले र प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगै तपाईँको माझमा हामी प्लेआउट गर्ने तर्क गरिरहेका छौँ र तपाईँ आफ्नो विचार लिएर आउँदै गर्नुहोला भन्न चाहन्छौँ यता बयर बोठेमा बयर मेरो अझै पछ्यौरी ल म ठिक छ उठिहालेँ है अहिले यो म्युजिक सुन्छौँ म्युजिक पछाडि हामी एकैछिन विश्रामतर्फ लाग्छौँ र विश्राम पछाडि फेरि आउनेछौँ तपाईँसँग तपाईँ प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै होला Radio Arpan 104.5 MHz, your perfect choice.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 एकैछिन हाँसौँ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy back the short commercial break र हामी प्रोग्राम जस्ट फर इन्जोयमा छौँ र प्रोग्राममा रहेर आज हामीले एउटा रमाइलो खालको टपिक्स पनि तपाईँको माझमा लिएर आएका छौँ के छ यसरी टपिक साथीले सुन्नु भएको छैन भने एकपटक अवश्य पनि हामी साथीहरूलाई सोधिरहेका छौँ आजको यो दिनमा तपाईँलाई कुन विवाह सफल होला जस्तो लाग्छ मागी विवाह अथवा भागी विवाह भनौँ अथवा प्रेम विवाह र तपाईँको विचार के रहन्छ आफ्नो विचार राख्न चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ यति बेला उहाँलाई त स्वागत गर्नुपर्ने आउँछ होइन हजुर नमस्ते नमस्ते कहाँबाट आवाज होला हजुर रेडियोलाई अलिकति टाढा राखिदिनु है रोक्नु है हामी त कहीँ पनि जाँदैनौँ जान्छौँ र छोरी जो साथीसँग इन्टरटेनमेन्ट भइरहेको छ कहाँबाट को बोल्दै हुनुहुन्छ टाढीबाट सन्देश दाजु टाढीबाट सन्देश हजुर के छ नयाँ ताजा खबर सन्देशको सब ठिक छ अनि हजुरको हाम्रो पनि ठिकठाकै छ है प्रतीक्षा हजुरको भन्नुभयो हजुरहरूको होइन होइन सन्देशजी एकदमै हजुर हजुरको भनेपछि हजुरको भने पछाडि होइन हामी यहाँ अहिले जो छ तिनीहरूको लागि भयो होइन साथी बोलेको तिमी पनि सुनेछन् त मलाई सम्झिनु <laughs> भएन के भनेर नि हैन हैन ए हाम्रो सबै ठिकठाक छ एकदम ठिकठाक छ ओइल सन्देश जी हजुर खाना भइसक्यो यहाँको अथवा भएको छैन भइसक्यो हजुरको भयो कि भएन हाम्रो पनि भइसकेको छ खाना चाहिँ प्रोग्राम सुनिरहनु भएको छ टपिक्स अथवा सुन्नु भएको छैन ल ट्याक्कै भनिदिनुहोस् न त कुन विवाह सफल हुन्छ त प्रेम विवाह कसरी सफल होला प्रेम विवाह आजको दिन पनि राम्रो छ त्यही कारणले ओके सन्देशजी हजुर किन बाँकी विवाहमा चाहिँ के त्यस्तो हुन्छ र सफल नहुन नहुने कारणहरू केही होइन विचार राख्नु न आफ्नो अलिकति भए पनि माघी विवाहमा माघी विवाहमा त अब कसैको लपरेको परेको हुन्छ क्या अनि मन नमिलेर बिहान नहुन सक्छ नि त प्रेम विवाहमा त भागेरकै आनन्दै हुन्छ खोरै त्यो त्योभन्दा पनि माघी विवाह सफल हुन्छ जस्तो लाग्छ कि प्रेम विवाह विवाह गरिसके पछाडि भन्न खोजेको के हजुर प्रेम विवाह विवाह गरिसकेपछि जब हामी विवाह गरिन्छ कि त प्रेम विवाह हुन्छ कि त माघी विवाह हुन्छ होइन हजुर अब कुन चाहिँ विवाह चाहिँ एकदम सफल हुन्छ एकदम पर्फेक्ट हुन्छ एकदम राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई मलाई चाहिँ प्रेम विवाह प्रेम विवाह अनि एकदम एउटा राम्रो खालको कारण चाहिँ तपाईँले भन्नुहोस् के कारणले गर्दा चाहिँ तपाईँलाई एकदम सफल हुन्छ जस्तो लाग्छ पहिलेदेखि मन पराएको हुन्छ होइन अब मनमुटाव भए पनि गरेर सम्झाउनु सकिन्छ अब माघी विवाहमा त दुईपट्टि घरलेको सम्झौतामा हुन्छ नि त त्यही भएर अब प्रेम विवाहमा राम्रो होला एकअर्कालाई बुझिएको हुँदैन त्यही भएर पनि राम्रो नहुन सक्छ असफल हुन सक्छ है हजुर ल ठिक छ आफ्नो विचार राखिदिनु भयो तपाईँलाई धन्यवाद छ है सन्देशजी सम्झिँदै गर्नुहोला विचारको लागि धेरै धेरै थ्याङ्क्स हुन चाहन्छु र लास्टसम्म हामीसँगै सुनेर साथ दिनुहोला अहिलेलाई भने छुट्टी भयो नमस्ते नमस्ते वेल सन्देश जी आउनुभएको थियो हामीलाई टाँडीबाट र उहाँले पनि प्रेम विवाह स्पेसली सफल हुन्छ जस्तो लाग्छ भनेर आफ्नो विचार राखेर गइसक्नु भएको छ र कन्फर्मली प्रेम विवाह नै सफल हुन्छ भनिसक्नु भएको छ तपाईँ पनि यसै गरी आफ्नो विचार राख्न चाहनुहुन्छ भने युवा पिँढीलाई सोद्धाखेरि सबैले प्रेम विवाह नै सफल हुन्छ भनेर भन्नुहुन्छ होइन त्यो छ यो प्रेममा चाहिँ फसिसकेको जति पनि हुन्छन् होइन त्यहीँनिर कि प्रेम गरे पछाडि प्रेम विवाह नै गर्ने धेरै हुन्छन् होइन तर कतिपय अवस्थामा प्रेम गरिसकेका हुन्छन् र त्यो अवस्थामा घरबाट चाहिँ एउटा स्वीकार नभएका कुरा र भाग्न बाध्य भएका कुरा पनि हुन्छन् धेरै मनभित्रका चाहनाहरू बोकेर अनि त्यस पछाडि जब प्रेम विवाह गरिसके पछाडि त्यो घरमा राम्रै हुन्छ भन्ने पनि नहुन सक्छ होइन धेरै हामी सुन्नमा पाउँछौँ र एउटा प्रेम विवाह गर्नेहरूलाई एक घरमा त्यति रुचाएनन् भने होइन घरबाट निकाल्न समेत बाध्य हुन्छन् परिवारहरू र निक्लिन बाध्य हुन्छन् ती चोरीहरू यस्ता खालका समस्याहरू पनि भोगिरहेको हामी देख्नमा पाउँछौँ र थुप्रै यस्ता खालका घटनाहरू चाहिँ भइरहेका हामी सुन्नमा पनि पाउने गरेका छौँ त्यसैले साथीहरू आफ्नो विचार राख्न चाहन सम्बन्धित भावना सक्नुहुनेछ कुन विवाह सफल माघी विवाह अथवा भागी विवाह र आफ्नो विचार राख्नको लागि तपाईँले फोन गर्नुपर्ने आउँछ zero five six five six three three three two and zero five six five six three three three थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ एउटा म्युजिक सुनौँ भन्दै हुनुहुन्छ विष्णुजीले अल प्रोग्राममा थर्ड म्युजिकल ब्रेक सँगसँगै प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँको लागि हामी राख्छौँ ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ यो म्युजिक पछाडि फेरि आउँछौँ keep listening program just for enjoy पहिलो पहिलो माया हो यो पहिलो पहिलो माया हो यो पल welcome back after this such musical break पहिलो पहिलोमा आयो तपाईँको लागि प्रोग्राममा थर्ड म्युजिकल ब्रेक सँगसँगै राखिसकेका छौँ प्रोग्राम जस्ट वे इन्जी संसदमा हुनुहुन्छ सुनिरहनु भएको छ लाइभ ट्युन अन गरेर radio Arpan one four point five megahertz र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ र अब भने लास्ट लास्टमा छौँ प्रोग्रामबाट साइन आउट भएर जानुपर्ने हुन्छ तर त्योभन्दा पहिला हामी तपाईँसँग केही कुराकानी गर्ने नै छौँ र टेलिफोन लाइनमा चाहिँ ट्राई नगर्नुहोला अब भने टेलिफोन लाइनमा रहेर हामी चाहिँ कुराकानी गर्न सक्न सक्दैनौँ र स्पेसली धेरै पर्सनल अनुसार प्रेम विवाह चाहिँ सफल बन्छ कि जस्तो लाग्छ मेरो विचारमा फाइनल्ली र प्रतीक्षाको विचारमा पनि त्यही र सन्देशीको विचारमा पनि त्यही रहिरहेको थियो र माघी विवाहमा धेरै जसोलाई सोद्धाखेरि प्रेम विवाहले सफल हुन्छ भनेर भन्नुहुन्छ होइन जे होस् तपाईँले जस्तो विवाह गरे पनि विवाह गर्नुहोस् तपाईँको विवाहले चाहिँ एउटा सार्थकता पाउनुपर्छ अन्तमा तपाईँ कसैलाई धोका नहोस् त्यति नै एकदमै हाम्रो तर्फबाट यही आग्रह रहन्छ र यही इच्छा हाम्रो पनि हो भनेर भन्न चाहिँ मिल्दैन है मेरो चाहिँ त्यस्तो छैन वेल uh, अब पनि हामी प्रोग्रामबाट साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ सो प्रोग्राम सुन्नुभयो हामीलाई लाइभ ट्युन अन गरेर होस् या इन्टरनेट अनलाइनमा जुन कुनै थ्रुबाट सुन्नुभयो तपाईँलाई हार्डली टु थ्याङ्क्स भन्न चाहन्छौँ र सन्देशजीलाई थ्याङ्क्स फर पार्टिसिपेन्ट को लागि तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु सन्देशजीलाई पनि र एन्ड अल्सो दाइ स्थितिका जलसम्म ग्रेट टेक्निकल सपोर्ट मिल्यो टेक्निकल पार्टबाट सपोर्ट गर्ने मिस्टर विष्णुलाई पनि थ्याङ्क्स विष्णुजी भन्न चाहन्छौँ र प्रोग्राम जस्ट पेन्जोका आजको यस एपिसोडबाट लास्टमा ब्याकग्राउन्डमा प्ले आउट भइरहेको यो म्युजिक बाहेक लागि छाड्दै अनियरबाट म सूर्य अनि म प्रतीक्षा एकैसाथ बिदा हुन चाहन्छौँ ओके गुड बाई छैन तिमीले के गर्यो के गर्यो मैले त राख तिमीलाई दिलको माझेमा मैले त राख तिमीलाई दिलको माझेमा चरी बस्यो निकाले गाजेमा चरी बस्यो निकाले गाजेमा हो थाहा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 काली काली आंखें ये गोरे गोरे गाल ये तीखी तीखी नजरें तुझे हिरनी जैसी चाल देखा जो तुझे जानम हुआ है बुरा हाल ये काली काली आंखें ये गोरे गोरे काल ये तीखी तीखी नजरें ये हिरनी जैसी चाल रहेंगे धक धक ये मेरा तेरा ही होना चाहे उसे में लाल ना कर ये गोरे गोरे का ये काली काली आंखें ये गोरे गोरे का ये तीखी तीखी नजरें ये हिरनी जैसी चाह non stop Bollywood non stop Bollywood non Arpan एक सय चार थोप्लो पाँच मेगा हल संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ पन्ध्र गतिबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre Ratnanagar एक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज रत्नगर एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय बाहन्न अभियान टेलिभिजन भरतपुर शून्य छप्पन्न पाँच पच्चिस एक सय चौरासी र एमुन मोबाइल हाउस बेन्द्रनगर फोन शून्य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 ए त्यसो भए छिटो गर फेरि बेलुका रोधी जानु पर्छ नि तपाईँ पनि हजुर हामी कहाँ दक्ष कालीगरद्वारा आधुनिक कलात्मक एवं गुणस्तरयुक्त सुनसादीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क जय श्री राम ज्वेलर चाँदी पसल रनपा दुईटा high school road Chitwan proprietor Om Prakash mobile अन्ठानब्बे चार पचास त्रिचालिस चार सय अन्ठानब्बे हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा